लागि सम्पर्क होटल स्टार ब्याङ्क रत्नगर एक निपनी चितवन फोन नम्बर पाँच साठी नौ सय बयानब्बे website W W W dot hotel star bank dot com head office Swayambhu Kathmandu phone number छयालिस बहत्तर दुई सय सतासी पुरानो स्वयम्भू पार्टी प्यालेस नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगाहासँगै इन्टरनेट अनलाइनमा W W W dot radio Arpan dot कमबाट संसारभरि के साथ सुनिरहनु भएको अपराह चार बजेको अर्पण खबरमा यहाँलाई स्वागत छ म सुजिता हमाल अब खबर विस्तारमा संविधान सभा चुनावको तयारीबारे छलफल गर्न सरकारले भोलि सर्वदलीय बैठक आयोजना गर्ने भएको छ बैठकमा सहभागी हुन राजनीतिक दललाई पत्रचार गरिसकेको सरकारका प्रवक्ता माधव प्रसाद पौडेलले जानकारी दिनुभएको छ आज बसेको मन्त्री परिषद बैठकले संविधान सभा चुनाव तयारीमा देखिएको जटिलताबारे छलफल गर्न सर्वदलीय बैठक गर्ने निर्णय गरेको हो यस्तै आजको बैठकले ओमान र बहरानमा दूतावास खोल्ने निर्णय गरेको छ त्यसका लागि चाहिने आवश्यक कर्मचारीको दरबन्दी पनि स्वीकृति गरेको छ वैदेशिक रोजगारीका लागि राम्रो गन्तव्य भए पनि अहिलेसम्म ओमान र बहराइनमा दूतावास थिएनन् त्यस्तै चीनको ग्वाङझाउमा पनि कन्सुलर शाखा खोल्ने निर्णय गरेको छ द्वन्द्वको समयमा हराएका र लुटिएका हात हतियार बारे बोच्न निर्देशिका बनाउने निर्णय पनि भएको सरकारका प्रवक्ता एवं सूचना तथा संचार मन्त्री माधव पौडेलले जानकारी दिनुभएको छ बैठकले केन्द्रीय बाल कल्याण समितिका कार्यकारी निर्देशक सिमम मल्ललाई हटाएको छ भने सार्वजनिक सेवा समितिको सदस्यमा लवनाथ श्रेष्ठ अश्वनाथ उप्रेदीलाई नियुक्त गरेको छ राष्ट्रिय विपत्ति प्रकोप नियन्त्रणको कार्य ढाँचा बनाउनुका साथै डलेधुरा जिल्ला अस्पताल र टिम अस्पताल गाभेर सय सल्लाहको उप क्षेत्रीय अस्पताल बनाउने पनि बैठकले निर्णय गरेको छ भारतको नयाँ दिल्लीमा एक नेपाली बालिका बलात्कृत भएकी छिन् भारतको नयाँ दिल्ली स्थित चिराङ दिल्लीको घरमा सुतिरहेको अवस्थामा चार वर्षकी बालिकालाई ओडिसाका विजय कन्दुल लालले बुधबार साँझ बलात्कार गरेका हुन् बालिकाको अल इन्डिया मेडिकल अस्पताल एम्समा उपचार भइरहेको नेपाली जनसम्पर्क समिति भारतका अध्यक्ष बालकृष्ण पाण्डेले जानकारी दिनुभएको छ पाण्डेका अनुसार बालिकाको अवस्था गम्भीर रहेको दर उनको आइसियू राखेर उपचार भइरहेको छ अभियुक्त कन्दोललाई प्रहरीले पक्राउ गरी कारवाही अगाडि बढाएको जनाएको छ खाँची घर भई परिवारसँग चेराङ दिल्लीमा परिवारसँग बस्दै आएकी बालिका आमा काममा बाहिर गएको मौका पारी कन्दुल लालले बलात्कार गरेको अनुसन्धानबाट पत्ता लागेको छ पश्चिम चितवनको गीतानगरमा बाघको आक्रमणबाट दुईजनाको ज्यान गएको छ एकजना घाइते भएका छन् गीतानगर चारका पचहत्तर वर्षका हनुमन्त सार्की र गीतानगर एकका एकतिस वर्षका भीमबहादुर आले मगरको ज्यान गएको हो सार्कीलाई बाघले बिहान चार बजी घरबाटै लगेको थियो सार्कीको शव दक्षिणकाली सामुदायिक वनमा फेला परेको थियो मगरलाई खोज्न गएका स्थानीय तीस वर्षीय विकास नेउपानेलाई बाघले बिहानै आक्रमण गरी घाइते बनाएको थियो घाइते नेउपानेको भरतपुर मेडिकल उपचारमा कलेजमा उपचार भइरहेको छ घटना भएको झण्डै सात घण्टापछि अन्य स्थानीयवासी सहित बाघ भएको झाडीतिर गएका आलेलाई बिहान एघार बजे बाघले लगेको दक्षिणकाली सामुदायिक वनका सदस्य शिव अधिकारीले जानकारी दिनुभएको छ बाघ नियन्त्रणमा ली दुईवटा हात्ती सहितको टोली खटाइएको छ पश्चिम चितवनको गीतानगर पटिहानी क्षेत्रमा पछिल्ला केही वर्षदेखि बाघ र गैडाको आक्रमणको क्रम बढेको छ आज माता तीर्थ औसी आमाको मुख्य हेर्ने पर्वका रूपमा मनाइँदैछ ममताकी प्रतीक आमाको आशीर्वाद लिने र सम्मान गर्ने दिनका रूपमा आज वैशाख कृष्ण पक्ष औसीलाई माता तीर्थ औसी पर्वका रूपमा मनाइँदै आएको छ आज बिहानै उठी नुहाएर आफ्नो आमालाई राम्रा लुगा लगाउन र मिठा खानेकुरा खान दिए आशीर्वाद थाप्ने चलन छ आमा नभएकाहरूले भने आमालाई तर्पण र पिण्ड तथा पुरोहितलाई सिधा दानसहित भोजन गराई दिवंगत आमाको सम्झना गर्ने चलन रहेको छ आजका दिन दिवंगत आमाको सम्झनामा काठमाडौँको थानकोट नजिक माता तीर्थमा ठूलो मेला लाग्ने गर्दछ आमा नहुनेहरू आज बिहानै माता तीर्थमा गई स्नान गरी पूजा गर्ने चलन पनि छ आमाको महत्वलाई संस्कृतिका विभिन्न श्लोकमा पनि वर्णन गरिएको छ सप्तरी जिल्लाको सीतापुरमा आज बिहान आगलागी हुँदा तेह्र घर जलेर नष्ट भएको छ स्थानीय सत्यनारायण रामको घरबाट बिहान विद्युत सट भई सुरु भएको आगो गाउँभरि फैलिएपछि तेह्र घर जलेर नष्ट भएको हो आगोमा परि जयप्रसाद राम गर्वी राम मुसहरी राम परमेश्वर राम दुखन मोची नारायण मोची श्रीप्रसाद राम र रामप्रसाद राम लगायतका तेह्र घर जलेर नष्ट भएको प्रहरी चौकी मौलीले जानकारी दिएको छ आगलागीबाट झण्डै आठ लाख बराबरको क्षति भएको प्रहरीको प्रारम्भिक अनुमान छ आगलागीबाट घटनाबाट अन्ठाउन्न जना प्रभावित भएका छन् बारुण यन्त्र सुरक्षाकर्मी र स्थानीय वासीको सहयोगमा आगो नियन्त्रणमा लिएको थियो पाकिस्तानका पूर्व प्रधानमन्त्री युसुफ रजा गिलानीको छोरा अपहरणमा परेका छन् गिलानीको छोरा अली हैदर गिलानी पन्जाबमा प्रान्तीय एसेम्बलीको चुनाव लड्दै थिए उनी पीए यस दुई सय सिटमा पिएस पार्टीको उम्मेद्वार हुने चुनावी कार्यक्रममा आक्रमण गरेर आफ्नो छोरालाई अपहरण गरेको पूर्व प्रधानमन्त्री गिलानीले पुष्टि गरेको बेबसीले जनाएको छ उनले आक्रमणको आरोप एपिएमएल उनमाथि लगाएका छन् आक्रमणमा अली हैदरका सचिव मारिएका छन् भने पाँचजना घाइते भएका छन् पाकिस्तानमा शनिबार आम चुनाव र प्रान्तीय एसेम्बलीको चुनाव हुँदैछ र आज प्रचार प्रसारको अन्तिम दिन हो र नेपाल प्रहरीकी तारादेवी पुनले थाइल्याण्डको श्री साकेत सहरमा आयोजित एङ्गेत किङ्स कप अन्तर्राष्ट्रिय भारोत्तोलन प्रतियोगितामा तीन राष्ट्रिय कीर्तिमान कायम गरेकी छिन् उनले पचहत्तर केजी तल समूहमा स्नासमा छैसठी केजी र क्लिन एन जक्समा नब्बे केजी सहित कुलमा एक सय छप्पन्न केजी तौल भार वहन गर्दै राष्ट्रिय कीर्तिमान राखेकी हुन् यसअघि तौल समूहमा उनकै नाममा स्नासमा साठी केजी र क्लिन एन जर्कमा असी गरी कुलमा एक चालिस केजीको राष्ट्रिय कीर्तिमान रहेको थियो उनले यो कीर्तिमान लुभुमा आयोजित तेस्रो महिला खुल्ला भारोत्तोलन प्रतियोगितामा राखेकी थिइन् इङ्गेत किङ्स कप अन्तर्राष्ट्रिय भारोत्तोलन प्रतियोगितामा पुरुषको सतहत्तर केजी तलसम्ममा नेपाली सेनाका साक्षण पदकधारी कमल बहादुर अधिकारीले चौथो स्थान हात पारेको प्रशिक्षक सञ्जय महर्जनले थाइल्याण्डबाट जानकारी दिनुभएको छ कमलले स्नासमा एक सय पन्ध्र केजी र क्लिन एन्ड जर्कमा एक सय पचपन्न केजी सहित कुल दुई सय सत्तरी केजी भार वहन गरेका थिए त्यस्तै महिलातर्फ को अन्ठाउन्न केजी तौल समूहमा नेपाल प्रहरीकै उत्तम खतले स्नाचमा एकसठी केजी र क्लिन एन्ड जर्कमा तिहत्तर केजी सहित कोलमा एक सय चौतिस केजी भार गरेकी थिइन् हवस् त अपराह चार बजीको अर्पण खबर सकियो म सुजिता हमाल बिदा भएँ नमस्कार